पाँच महिनामा चुरे संरक्षणमा बाह्र लाख बढी खर्च संरक्षण समितिद्वारा संरक्षणको प्रयासमा आवश्यक समन्वयमा कमी भएको सरकारवालाको भनाए भन्सार कार्यालय गड्डा चौकी देशभरकै भन्सार कार्यालयमा उत्कृष्ट कञ्चनपुरका सिटिभिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्थामा अखिल क्रान्तिकारीको अनिश्चितकालीन तालाबन्दी केन्द्रमा स्थानीय तहको संख्या परिवर्तन गर्नुपर्ने बहस चलेपछि कञ्चनपुरमा काम नै रोकियो डडेलधुरामा स्थानीय तहमाथि भोलि वृहत छलफल हुने गणेशपुरको एक विद्यालयको भवनमा पहिरो आएपछि एकै कोठामा तीन कक्षाका विद्यार्थीलाई पठन पाठन गराउनुपर्ने बाध्यता बझाङमा पन्ध्र दिनदेखि बेपत्ता तीन बालबालिकाको अवस्था अझै अज्ञात र तत्कालीन बजाङ्गी राजा सिंहको दरबार संरक्षण अभावमा जीर्ण बन्दै कैलालीको दक्षिणी क्षेत्रलाई डल्फिन संरक्षण क्षेत्र घोषणा गर्न माग अब तपाईँ पनि रेडियो संवाददाता तपाईँको वरिपरि देखिने केही नौला अनि केही फरक जुन विषय उठान गर्दा केही परिवर्तन अथवा केही निकास र विकास निस्कियो उठाउनुहोस् त्यस्ता विषयहरू फोन नम्बर शून्य छ्यानब्बे चार बिस चार सोह्रमा छोटो जानकारी दिनुहोस् फोन तपाईँलाई हामी गर्नेछौँ त्यसपछि तपाईँले जानकारी गराएका विषयहरू गम्भीरताका आधारमा समाचार बन्नेछन् बयानब्बे दशमलव दुई मेगा को प्रसारण क्षेत्र क्षेत्रभित्रका हरेक नागरिक रेडियो सम्वाददाता बनाउने अभियान हाम्रो साथ तपाईँको अनि दायित्व पुरा गर्दै सबैको साझा आवाज बनाउने अभियान हाम्रो सहयोगी रिपोर्टरको रूपमा रही काम गर्ने उत्कृष्ट केहीलाई रेडियोको वार्षिक उत्सवमा सम्मान गरिनेछ रक्तदान जीवनदान अठार वर्षदेखि साठी वर्ष उमेरका पैँचालिस किलोग्राम माथि तौल भएका इच्छुक महानुभावहरूले रक्तदान गरौं डडेलधुरामा सञ्चालित रक्त सञ्चार सेवालाई प्रभावकारी बनाऊ एक पटक दिइसकेको मितिले तीन महिनापछि फेरि रक्तदान गर्न सकिन्छ मानवीय सेवाका लागि नेपाल रेडक्रस सोसाइटी डडेलधुरा र रेडियो युनिटी सँगसँगै संवाददाता तथा बजार प्रतिनिधि आवश्यकता सम्बन्धी सूचना यस सामुदायिक रेडियो युनिटी बयानब्बे दशमलव दुई मेगा हजका लागि टोटी बझाङ बैतडी मेलौली पाटन र खोटपे तथा डडेलधुरा जिल्ला सदरमुकाम र अठारवटै गाविसमा स्थानीय संवाददाता तथा बजार प्रतिनिधि आवश्यक रहेकाले इच्छुक महानुभावहरूलाई यही साउन बत्तीस गते भित्र सम्पर्क गर्न अनुरोध गरिन्छ सम्पर्क फोन शून्य छ्यानब्बे चार बिस चार चौध मोबाइल नम्बर अन्ठानब्बे अन्ठाउन्न पचहत्तर सत्र बिस रेडियो युनिटी बयानब्बे थोप्लो दुई मेगा हर्स डडेलधुरा प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको साँझ छ बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना अनि म भूपेन्द्र विष्ट सबैभन्दा पहिले आजका केही प्रमुख विषयवस्तु डडेलधुरामा पर्ने चुरे क्षेत्र संरक्षणमा काम गरिरहेको चुरे क्षेत्र वन तथा वातावरण संरक्षण समन्वय समितिले आफूले गरेका कामको विवरण सार्वजनिक गरेको छ गएको वर्ष असोज बीस गतेदेखि काम शुरू गरेको उक्त समितिले आज डडेलधुरा सदरमुकाममा एक कार्यक्रमको आयोजना गरी गएको असार मसान्तसम्म गरिएका कामको विवरण सार्वजनिक गरेको हो कार्यक्रम लागू भएदेखि अर्थात दश महिनामा समुदायमा आधारित चोरी सिकारी प्रहरी नियन्त्रण दल परिचालन तथा संस्थागत विकास व्यवहार परिवर्तन कक्ष संचालन विद्यालय स्तरमा जनचेतना अभिवृद्धि वृक्षारोपण जस्ता कार्य हरू गरेको चुरे क्षेत्र वन तथा वातावरण संरक्षण समन्वय समिति जोगबुडाका अध्यक्ष कैलाश कुमार पाण्डेले कार्यक्रममा जानकारी गराउनु भएको थियो तराई भू परिधि कार्यक्रम मार्फत उत्तर क्षेत्रमा पर्ने डडेलधुराको चुरे क्षेत्रको संरक्षणको लागि सञ्चालन भइरहेका विभिन्न कार्यहरूमा अहिलेसम्म बाह्र लाख तेह्र हजार पाँच सय चौपन्न रूपियाँ खर्च भएको उहाँले कार्यक्रममा जानकारी गराउनु भएको हो संरक्षणका लागि भनेर बाह्र लाख पैंतिस हजार आठ सय चौरानब्बे रूपियाँ बजेट निकासा भएको थियो आज आयोजित उक्त समीक्षात्मक कार्यक्रममा सहभागीहरूले भने समितिले आवश्यक समन्वयको कमी भएको बताएका थिए समिति मार्फत सञ्चालन भएका आय आर्जनका कार्यक्रम वन वातावरणसँग जोडेर गर्नुपर्नेमा त्यस्तो नगरेको बताएका थिए वन वातावरणसँग जोडिएका मौरी पालन जडीबुटी पुष्प व्यवसाय सञ्चालन लगायतका शिवमूलक कामहरू सञ्चालन गर्नुपर्नेमा सिलाइ कटाई जस्ता कार्यक्रमहरू गरेको भन्दै विषयवस्तुसँग मेल खाने कार्यक्रमहरू गर्न नेपाली कांग्रेसका प्रतिनिधि भरत नेपालीले कार्यक्रममा आग्रह गर्नु भएको थियो त्यस्तै जिल्ला कृषि विकास कार्यालयका संरक्षण अधिकृत हरिहर शर्माले समुन्वयमा खासै ध्यान नदिएको भन्दै गुनासो गरेका थिए कार्यक्रममा निमित्त जिल्ला वन अधिकृत लक्ष्मीराज जोशीले भने वनसँग समन्वय गरेर समितिले काम गरेको बताएका थिए उनले सहकार्यमा वृक्षारोपण र चोरी सिकारी नियन्त्रणको काम भइरहेको जानकारी गराएका थिए कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी करूणाकर अवस्थीले भने अहिले वातावरणीय जोखिम मूल्याङ्कन नगरी विकास निर्माणका कामहरू भइरहेकाले चुरे संकटमा रहेको बताउनु भएको थियो साथै महाभारत क्षेत्रमा तीव्र रूपमा भइरहेको दाउरा कटानले केही वर्षपछि उक्त क्षेत्र क्षेत्रबाट डडेलधुरा सदरमा काममा ल्याइएको पानी नै सुक्ने अवस्थामा आएर पानीको हाहाकार मचिनेमा दुई मत नरहेको बताएका छन् समितिले आलिताल गाविस र परशुराम नगरपालिका क्षेत्रलाई आधार बनाएर काम गरिरहेको छ गएको वर्ष नगरपालिकामा काम गरेको समितिले यस वर्ष आलिताल गाविसमा काम गर्ने जनाएको छ अबको पैंतिस वर्षसम्म ती क्षेत्रमा यो कार्यक्रम सञ्चालनमा रहने समितिका अध्यक्ष पाण्डेले जानकारी दिनुभएको छ कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी देशभरकै भन्सार कार्यालयमा उत्कृष्ट भएको छ कार्य सम्पादन मूल्याङ्कनका आधारमा भन्सार विभागले कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी र भैरवा भन्सार कार्यालयलाई उत्कृष्टमा राखेको हो प्रत्येक वर्ष देशभरका भन्सार कार्यालयले गरेको भन्सार गतिविधिका आधारमा कार्य सम्पादन गरी प्रदान गर्दै आएको सम्मान कञ्चनपुर भन्सार कार्यालय गड्डचौकी र भैरवा भन्सार कार्यालयलाई प्रदान गरिएको भन्सार विभागले जनाएको छ भन्सारको व्यापार सहजीकरण राजस्व संकलन लिलामी प्रक्रिया र आन्तरिक प्रशासन सुधार लगायतका परिसूचकको मूल्याङ्कनका आधारमा भन्सार विभागले उत्कृष्टको सूची सार्वजनिक गर्ने गरेको कञ्चनपुर भन्सार कार्यालय गड्डचौकेका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिनुभयो गत आर्थिक वर्षमा भारतीय नाकाबन्दीका कारण देशका अन्य भन्सार नाका प्रभावित हुँदा कञ्चनपुरबाट धेरै सामान आयात भएको थियो चोरी पैठारी नियन्त्रण र आन्तरिक प्रशासनमा सुधार गर्दै भन्सार विभागले दिएको थप जिम्मेवारी सहित बाइस करोड़ राजस्व गत वर्ष संकलन भएको थियो देशभरका भन्सार मध्ये एक नम्बरमा परेपछि अझै काम गर्ने जिम्मेवारी र दायित्व थपिएको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिनुभयो साथै उहाँले भन्सारको कार्य सम्पादन मूल्याङ्कनमा सघाउने कञ्चनपुरका स्थानीय व्यापारी उद्योगी सुरक्षा निकाय सबैलाई धन्यवाद समेत दिनुभएको छ नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले सिटी सिटिभिटीद्वारा सम्बन्धन प्राप्त कञ्चनपुरका शैक्षिक संस्थाहरूमा तालाबन्दी गरेको छ सिटी भिटीको मापदण्ड विपरीत शैक्षिक संस्थाहरू सञ्चालन गरेको भन्दै क्रान्तिकारी विद्यार्थी संगठनले शुक्रबारदेखि कञ्चनपुरका नौ शैक्षिक संस्थामा अनिश्चितकालका लागि तालाबन्दी गरेको हो महेन्द्रनगरमा सञ्चालित sky institute superlink technical institute Godavari Chaulani spark SK Everest RB र एफसीआई होटल म्यानेजमेन्टमा तालाबन्दी गरेको क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य विष्णु उपाध्यायले जानकारी दिनुभएको छ गत मंगलबार अखिल क्रान्तिकारीले मैनानगरमा पत्रकार सम्मेलन गर्दै आफ्नो संगठन शैक्षिक विकृति विरूद्ध संघर्ष गर्ने भएकाले यस वर्ष पनि सिटीभीटीद्वारा सम्बन्धन प्राप्त जिल्लाका शैक्षिक संस्थाहरूलाई मापदण्डमा संचालनमा आउन तीन दिने अल्टिमेटम दिँदै कड़ा आन्दोलन गर्ने चेतावनी सहित विभिन्न शैक्षिक संस्थाहरूमा ज्ञापन पत्र बुझाएको थियो विद्यार्थी संगठनले गरेको को व्यवस्था गरेको भन्दै सिटिभिटीद्वारा सम्बन्धन प्राप्त कञ्चनपुरका शैक्षिक संस्थाहरूमा तालाबन्दी गरिएको क्रान्तिकारी जिल्ला संयोजक प्रकाश जप्रेलले जानकारी दिनुभएको छ विगत फन्दा वर्ष यस वर्ष शुल्क वृद्धि गरेकाले शुल्क वृद्धि फिर्ता तोकिएको मापदण्ड अनुसार भौतिक संरचना निर्माण शैक्षिक सामग्री प्रयोगशालाको व्यवस्थाका साथै केन्द्रबाट प्राप्त छात्रवृत्तिसँगै आन्तरिक छात्रवृत्ति प्रदान गर्न विद्यार्थी संगठनको माग रहेको क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य विष्णु उपाध्यायले जानकारी दिनुभएको छ शैक्षिक विकृति विरूद्ध क्रान्तिकारीले यही साउन तीस गते जनप्रदर्शन गर्ने एकतीस गते र बत्तीस गते शैक्षिक हड़ताल गर्ने घोषणा समेत गरेको छ आफ्नो संगठनले विद्यार्थीहरूको हक हित विधेयकका लागि उठाएको मुद्दामा सम्बन्धित निकाय जिम्मेवार नभएसम्म तालाबन्दी नखोलेर सशक्त आन्दोलन गर्ने चेतावनी विद्यार्थी संगठनले दिएको छ कञ्चनपुरमा साउन तेह्र गतिदेखि नै स्थानीय तह पुनर्संरचनाको काम रोकिएको छ केन्द्रमा भएको राजनीतिक परिवर्तनसँगै स्थानीय तहको संख्या परिवर्तन गर्नुपर्ने बहस चलेपछि कञ्चनपुरमा समेत स्थानीय तह पुनर्संरचनाको काम प्रभावित भएको हो स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिका संयोजक एवं कञ्चनपुरका स्थानीय विकास अधिकारी मोहन पौडेलले साउन तेह्र गतेसम्म भएको छलफलका आधारमा कञ्चनपुरमा छ वा सात स्थानीय तह बन्न सक्ने भए पनि यसमा ठोस सहमति नभएको बताउनुभयो साउन तेह्र गते यता छलफल नै रोकिएकाले अन्यलता बढेको उहाँले बताउनुभयो स्थानीय तह पुनर्संरचना आयोगले काम नरोक्न साउन सत्ताइस गते पत्राचार गरे पनि अर्को निर्देशिका प्राप्त नभएको र केन्द्रमा ठोस निर्णय नभएकाले कामकाज अगाडि बढाउन नसकिएको स्थानीय विकास अधिकारी पौडेलले बताउनुभयो स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिका संयोजक संयोजक समेत रहेका उहाँले स्थानीय तहका विषयमा इलाका भेला र जिल्ला सम्मेलन गर्न बाँकी रहेको बताउनुभयो त्यस्तै आयोगले स्थानीय तहको संख्या बढाउनुपर्ने गरी निर्देशिका परिमार्जन गरेमा कञ्चनपुरका कञ्चनपुरमा सोही अनुसार पुनः छलफल गरिने उहाँले बताउनु भएको छ यसै गरी डडेलधुराका लागि सीमा निर्धारण आयोगले तोकेको चारवटा स्थानीय तहमा जिल्लाका विभिन्न क्षेत्रबाट आएका सुझावहरूमाथि भोलि आइतबार वृहत छलफल हुने भएको छ केही दिन अघि मात्रै ग्रामीण स्तरका सुझाव संकलनको काम सकाएको स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले आइतबार वृहत छलफल गर्न लागेको उक्त समितिका संयोजक एवं स्थानीय विकास अधिकारी पुरूषोत्तम ढकालले जानकारी दिनुभएको छ अनुसार आइतबारको छलफलमा सबै क्षेत्रबाट आएका सुझावहरूमाथि छलफल गरिनेछ उक्त छलफलमा गाविस र नगरपालिका स्तरका महत्वपूर्ण व्यक्ति सहित जिल्लाका विभिन्न सरकारी तथा गैर सरकारी पत्रकार बुद्धिजीवी समाजसेवी राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि पूर्व पूर्वजीवी सभापतिहरू जिल्लाबाट प्रतिनिधित्व गरेका सभासद लगायतलाई स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले सहभागिताका लागि पत्राचार समेत गरिसकेको छ विरत छलफलमा सहभागीहरूबाट आएका सुझावहरूलाई सीमा निर्धारण आयोगमा पठाइने स्थानीय तह पुनः सहयोग समितिका संयोजक एवं स्थानीय विकास अधिकारी ठकालले जानकारी दिनुभएको छ जिल्लाका धेरैजसो नागरिकहरूले सुझाव संकलनको क्रममा स्थानीय तह बढ़ाउनु पर्ने बताएका थिए भने जिल्लाका राजनैतिक दलहरूले सर्वदलीय निर्णय गर्दै जनसंख्यालाई मात्र आधार बनाएर निर्धारण गरेको चार तहको स्थानीय तह अपुग हुने भन्दै भूगोललाई समेत ख्याल राखेर सातवटा स्थानीय तह बनाउनु पर्ने लिखित सुझाव नै दिएका थिए सर्वदलीय निर्णयले जिल्लामा दुई नगर नगरपालिका र पाँच गाउँपालिका हुनुपर्ने भनेको छ भने सीमा निर्धारण आयोगले दुई नगरपालिका र दुई गाउँपालिकाको सीमा मात्रै निर्धारण गरेको छ सीमाङ्कनको माग जस्ताको त्यस्तै पठाइएपछि स्थानीय तह पुनर्संरचना जिल्ला प्राविधिक सहयोग समिति र राजनीतिक दलबीच भएको बैठकले सीमाङ्कनको विषयलाई लिएर आएको विवादलाई उनीहरूको मागको आधारमा सिफारिस पठाउने निर्णय गरेको छ जिल्लाको सीमाङ्कन र केन्द्र निर्धारण गरेपछि उत्पन्न विवाद आएपछि समितिले सिफारिस पठाइएको हो स्थानीय विकास अधिकारी एवं जिल्ला प्राविधिक सहयोग समितिका अध्यक्ष सहदेव रायमाझीको अध्यक्षतामा बसेको बैठकले गाविसहरूबाट आएको मागलाई जस्ताको त्यस्तै सिफारिस गर्ने निर्णय गरेको हो सीमाङ्कन र केन्द्र निर्धारणपछि जिल्लाको मालिकार्जुन ग्वानी दत्तु सितोला डाँडाकोट लगायतका गाविसबाट ज्ञापन पत्र आएको थियो ग्वानी गाविसलाई मालिकार्जुन गाउँपालिकामा समेट्नुपर्ने दत्तुलाई अपी नगरपालिकामा समेट्नुपर्ने र डाँडाकोटले गाउँपालिका केन्द्र डाँडाकोटमा हुनुपर्ने माग गरिएको थियो भने सितोला गाविसले गाविसको ओडा विभाजन गर्न नहुने भनेको थियो राजनीतिक दल र समितिले मागलाई जस्ताको त्यस्तै सिफारिस पठाउने निर्णय गरेको छ गत साउन बाइस गते तीन दलका प्रतिनिधिहरूको सुझावमा प्राविधिक सहयोग समितिले सीमाङ्कन र केन्द्र निर्धारण गरेपछि विरोध उठेको थियो यो दार्चुलाको खबर हो लगातारको वर्षापछि विद्यालय भवनमा पहिरो आएपछि डडेलधुराको गणेशपुर गाविसमा रहेको एक विद्यालयले एकै कोठामा तीन कक्षाका विद्यार्थीहरू राखेर पठन पाठन गराउनु परेको छ गएको छब्बीस गते राति गाविसको वडा नम्बर दुईको माली गाउँमा रहेको लाटागन्याप प्राथमिक विद्यालयको भिरालो ठाउँमा रहेको भवनको पछाडिपट्टि माथिबाट आएको पहिरोले दुई कोठामा क्षति पुर्याएको हो सीमित संख्यामा कक्षा कोठा रहेको विद्यालयको भवनमा पहिरो आएपछि खतराको जोखिम बढ़ेकाले ती क्षति पुगेका दुई कोठामा पठन पाठन बन्द गरेर एकै कोठामा फरक फरक कक्षाका विद्यार्थी राखेर बाध्यतालाई पठन पाठन गराउनु परिरहेको विद्यालयले जनाएको छ अहिले कक्षा एक दुई र तीनलाई एक कोठामा तथा बाल कक्षा र पाँच कक्षालाई अर्को एक कोठामा राखेर पठन पाठन भइरहेको विद्यालयका प्रधानाध्यापक नयन राज पनेरूले जानकारी दिनुभएको छ कक्षा चारका विद्यार्थीहरूलाई भने अलग्गै एक कोठामा राखेर पढ़ाई भइरहेको उहाँले जानकारी दिनुभएको हो अलग्गै निर्माण गरी टिनले छाएको दुई कोठे भवनको पछाडितिरको भागमा क्षति पुगेको गणेशपुर गाविसका प्राविधिक सहायक कमल सिंह मालीले जानकारी दिनुभएको छ उहाँका अनुसार क्षति पुगेको भवनमा खतराको जोखिम बढ़ेको भन्दै विद्यालयले एकै कोठामा धेरै कक्षाका विद्यार्थी राखेर रा पठन पाठन भइरहेकाले विद्यार्थीको पढाइमा समस्या आएको जानकारी दिनुभएको छ तपाईँ युनिटी खबर सुनिरहनु भएको छ बझाङमा पन्ध्र दिनदेखि बेपत्ता तीन बालबालिकाको अवस्था अझै अज्ञात तत्कालीन बझाङ्गी राजा सिंहको दरबार संरक्षण अभावमा जीर्ण बन्दै कैलालीको दक्षिणी क्षेत्रलाई डल्फिन संरक्षण क्षेत्र घोषणा गर्न माग लगायतका समाचार एकैछिनपछि प्रस्तुत गर्नेछौ रेडियो सुन्दै गर्नुहोला जिल्ला कृषि विकास कार्यालय डडेलधुराको साना सिँचाइ सहकारी सिँचाइ तथा प्लास्टिक पोखरी निर्माणको लागि निवेदन पेश गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना यस कार्यालयको आर्थिक वर्ष दुई हजार त्रिहत्तर चौहत्तरको वार्षिक कार्यक्रम अनुसार सहकारी खेती साना सिँचाइ तथा मल बिउ ढुवानी कार्यक्रम र कृषि तथा खाद्य सुरक्षा आयोजना अन्तर्गत सञ्चालन गरिने साना सिँचाइ सहकारी सिँचाइ र प्लास्टिक पोखरी निर्माण तथा मर्म सुधार कार्यक्रमका लागि यस कार्यालयमा विधिवत रूपमा दर्ता भएका कृषि समूह तथा कृषि सहकारी संस्थाले आउँदो असोज दस गते कार्यालय समयभित्र आफूलाई पाएक पर्ने कृषि सेवा केन्द्र तथा जिल्ला कृषि विकास कार्यालय डडेलधुरामा रितपूर्वक निवेदन भरि दर्ता गराउन हुन सम्बन्धित सम्पूर्णको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू समूह तथा कृषि सहकारी दर्ता प्रमाण पत्रको प्रतिलिपि योजना माग गर्न बसेको समूह सहकारीको निर्णयको प्रतिलिपि लागत साझेदारी प्रष्ट रूपमा भरिएको निवेदन तथा अनुसूची फारमहरू सम्बन्धित नगरपालिका तथा गाविस र कृषि कृषि सेवा केन्द्रको सिफारिस गाउँ परिषद तथा इलाका परिषदबाट योजना पास भएको निर्णयको प्रतिलिपि र साना सिँचाइ तथा प्लास्टिक पोखरीका लागि रु सय र सहकारी सिँचाइका लागि रु तिन सयको राजस्व रसिद नोट सहकारी सिँचाइका लागि कृषि तथा खाद्य सुरक्षा आयोजना लागू भएका गाविसहरू शीर्ष आलिटाल गाङखेत असीग्राम नवदुर्गा बेलापुर भद्रपुर सिपुर देउल दिव्यपुर बागेश्वरमा दर्ता भएका कृषि सहकारी संस्थाहरूले मात्र निवेदन दर्ता गर्न सक्नुहुनेछ पुनश योजनाको लागि आवश्यक निवेदन फारम जिल्ला कृषि विकास कार्यालय डडेलधुरा र कृषि सेवा केन्द्र तथा कार्यालयको वेबसाइट बाट डाउनलोड गर्न सकिनेछ साथै अस्पष्ट रूपमा भरिएको तथा माग अनुसार कागजातहरू पेश नभएका निवेदन उप कुनै कारवाही हुने छैन थप जानकारीको लागि जिल्ला कृषि विकास कार्यालय डडेलधुरा तथा पायक पर्ने कृषि सेवा केन्द्रमा सम्पर्क गर्नुहुन जानकारी गराइन्छ जिल्ला कृषि विकास कार्यालय डडेलधुरा सम्पर्क नम्बर शून्य छ्यानब्बे चार दस एक सय उनासी सेवानिवृत्त राष्ट्र सेवक संघ नेपाल जिल्ला कार्य समिति डडेलधुराको सूचना सेवानिवृत्त राष्ट्र सेवकहरूको हक हित तथा भावी जीवनयापन सम्बन्धी विभिन्न सहुलियतहरूलाई ध्यानमा राखी यही श्रावण महिनादेखि महाकाली विकास ब्याङ्कमा कल्याण कोष खाता खोली मासिक रूपमा रकम जम्मा भइरहेकोले इच्छुक व्यक्तिहरूले पेन्सन बुझ्न आएको दिन निम्न ठेगानामा सम्पर्क राखी सक्दो रकम किस्ता जम्मा गर्न हुन यो सूचना प्रसारण गरिएको छ प्रत्येक महिनाको दस गते मासिक बैठकको दिन पासबुक भरिने बेहोरा समेत जानकारी गराइन्छ सम्पर्क स्थान Mahakali Vikas bank bus park Dadeldhura Joshi medical store Bag Bazar सङ्घको कार्यालय तुफान डाँडा डडेलधुरा सम्पर्क मोबाइल अन्ठानब्बे अडतालिस सतासी एकतिस तिहत्तर तपाईँ अहिले बयानब्बे दशमलव दुई मेगा हर्चमा पश्चिम नेपालका विभिन्न ठाउँ तथा अनलाइनमा युनिटी डट कम डट एनपीबाट युनिटी खबर सुन्दै हुनुहुन्छ भर्खरै हामीले प्रस्तुत गरेका थियौं दश महिनामा चुरे संरक्षणमा बाह्र लाख बढ़ी खर्च भन्सार कार्यालय गड्डा चौकी देशभरकै भन्सार कार्यालयमा उत्कृष्ट कञ्चनपुरका सिटी भिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्थामा अखिल क्रान्तिकारीको अनिश्चितकालीन तालाबन्दी केन्द्रमा स्थानीय तहको संख्या परिवर्तन गर्नुपर्ने बहस चलेपछि कञ्चनपुरमा काम नै रोकियो लगायतका समाचार प्रसंग पन्ध्र दिनदेखि बेपत्ता भएका बजाङका तीन बाल बालिकाको अझै पत्तो लागेको छैन दहबगर दुईका जयमल बोहराका पाँच वर्षका छोरा अमर बोहरा र सात वर्षकी छोरी कमला बोहरा र एघार वर्षीय छोरा प्रकाश बोहराको अझै पत्तो नलागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ छोरीसँगै घरबाट निस्किएकी बोहराकी अठाइस वर्षीय श्रीमती गोमा भने दहबगरमा रहेको संगार खोलाको किनारमा साउन उन्नाइस गते बुधबार मृत अवस्थामा फेला पर्नु भएको थियो बालबालिका बेपत्ता भएको पन्ध्र दिन भइसक्दा समेत अवस्था अहिलेसम्म समेत अज्ञात रहेको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनु भएको छ बालबालिकाको खोजी भइरहेको उहाँले जानकारी दिनुभएको हो नेपाल पत्रकार महासंघको मिशन टोलीले कञ्चनपुरका पत्रकारसँग छलफल गरेको छ पत्रकारमाथि हुने भौतिक असुरक्षा र चुनौतीका विषयमा छलफल गर्न महासंघको टोली कञ्चनपुरमा पुगेको हो छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा मिशन टोलीका संयोजक सुरेश आचार्यले समाचारको प्रस्तुतिकरणमा पत्रकारले आफ्नो स्वार्थ देखाउनु पत्रकारका लागि घातक भएको बताउनुभयो समाचारमा पत्रकारले गर्ने आत्मनियन्त्रण आश र त्रासका कारणले आउन नहुने उहाँले बताउनुभयो राज्य समाज र जनताको हितमा हुने आत्मनियन्त्रण स्वाभाविक भए पनि पत्रकारले व्यक्तिगत आश र त्रासमा सरकारमाथि आत्मनियन्त्रण गर्न नहुने आचार्यले बताउनु भयो कार्यक्रममा बोल्दै उहाँले पत्रकारितामा थुप्रै किसिमका सुरक्षाको चुनौतीहरू रहेकाले तत्काल त्यसको न्यूनीकरण भन्दा पनि भावी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा वातावरण बनाउने उद्देश्यले महासंघको मिशन टोली देशव्यापी देशव्यापी दौडाहामा हिँडेको बताउनु भएको छ कार्यक्रममा बोल्दै टोलीका सचिव प्रभात चलाउनेले कमजोर पत्रकारिताका कारण पत्रकारमाथि सुरक्षा चुनौती थपिएको बताउनुभयो कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनाल प्रहरी प्रमुख एसपी तुलसी प्रसाद अधिकारी कञ्चनपुरका पत्रकार मानवाधिकार कर्मी लगायतको सहभागिता रहेको थियो बैतडीको पाटनमा भीरबाट खसेर एक महिला गम्भीर घाइते भएकी छन् घाइते हुनेमा बासुलिङ्ग गाविस वडा नम्बर एक गुवानेकी बत्तीस वर्षीय डम्बराविष्ट रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक हरिओम खड्काले जानकारी दिनुभएको छ डम्बरा पाटन नगरपालिका वडा नम्बर आठ ढकालीमा घाँस काट्ने क्रममा भीड़बाट खसेर घाइते भएकी हुन उनको बैतडीमा उपचार हुन नसकेपछि धनगढ़ी लगिएको प्रहरीले जनाएको छ घाइते विष्टको टाउको हात खुट्टामा गम्भीर चोट लागेको जनाइएको छ विष्ट घाँस काट्ने क्रममा ढकाली भीड़बाट करिब साठी मिटर तल खसेको प्रहरीले बताएको छ छाडा पशु चोपाएका कारण कैलालीको पहलमानपुर बजारका स्थानीय बजारवासीहरूले समस्या परेको बताएका छन् साँझ बिहानको समयमा दर्जनौको संख्यामा पशु चौपायाहरू बजार क्षेत्रमा जथाभावी हिडुल गर्दै नोक्सानी गर्न थालेपछि बजारवासी समस्यामा परेका हुन् दिनभरि जंगलमा चर्न गइहाल्ने र साँझ पख आफ्नो वासस्थान खोज्दै पशु चौपायाहरू बजारको पसल तथा घरहरूमा चाहर्ने गरेकै कारण समस्या भएको पहलमानपुर बजारका व्यापारी सन्तोष चौधरीले बताउनुभयो साथै उनले बजार क्षेत्रमा घुमिरहने छाडा पशुसभाका कारण सड़क दुर्घटनाको जोखिम बढ्ने सम्भावना बढेको र बिक्रीका लागि राखिएको खाद्यान्नहरू खाइदिने गरेको बताएका छन् साथै छाडा पशु सपाले दिनहुँ बजारमा आउने गरेपछि फोहोर पनि बढ्दै गएको छ जसका कारण बजार क्षेत्र कुरूप बन्दै गएको छ कैलालीको मोहना नदीमा लोपोन्मुख घडियाल गोहीको प्राकृतिक वासस्थान रहेको स्थानीयले बताएका छन् मोहना नदीमा दुर्बल घडियाल गोहीको बाह्रै महिना बसोबास रहेको उनीहरूको भनाइरहेको छ मनसुनमा पथरिया काँडा कान्द्रा लगायतका नदीमा समेत देखिने घडियाल मोहना नदीमा भने सधैँभरि बस्ने गरेको नदी तटीय क्षेत्रमा क्षेत्रका स्थानीयहरूले बताएका छन् उनीहरूले जलस्तर बढेपछि मोहनामा रहेको घडियाल अन्य सहायक नदीहरूमा पुग्ने गरेको बताएका छन् नारायणपुर नौ वैदिका भोजराज ढुङ्गानाले मनसुनमा प्राय सबै नदीमा देखिने घटियाल गोही मोहना नदीमा भने हिउँदमा समेत देखिँदै आएको जानकारी दिनुभएको छ उहाँले भन्नुभयो मोहना हिउँदमा पनि घडियाल देखिन्छन् यो नदीमा घटियालको प्राकृतिक बास छ स्थानीयवासीका अनुसार वर्षायामा विभिन्न नदीमा जताततै देखिने घटियाल गोही भनेको स्तर घट्दै गएपछि मोहनामै फर्किने गरेका छन् हिउँदवा या ती गोहीहरू मोहनाको गहिरो भागमा बस्ने गरेको बताइएको छ कैलालीको दक्षिणी क्षेत्रमा सजिलै डल्फिन देखिन थालेपछि स्थानीयले दक्षिणी क्षेत्रलाई डल्फिन संरक्षण क्षेत्र घोषणा गर्न माग गरेका छन् नारायणपुर गाविस नौ भैदी लगायतका क्षेत्रमा रहेका नदीहरूमा दुर्लभ प्रजातिका डल्फिन देखिने गरेकाले सो क्षेत्रलाई डल्फिन संरक्षण क्षेत्र घोषणा गर्न माग गरेका हुन् राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन दुई हजार उनातिसले डल्फिनलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेकाले यसको संरक्षणका लागि संरक्षित क्षेत्र घोषणा गर्न आवश्यक रहेको उनीहरूको भनाइ छ स्थानीय स्तरबाट डल्फिन संरक्षणमा धेरै प्रयास भइरहँदा सरकार भने उदासीन रहेको उनीहरूले गुनासो गरेका छन् चितौं राष्ट्रिय निकुञ्ज गैडा तथा बाघ बर्दिया कृष्णसार र शुक्लाफाटा वन्यजन्तु आरक्ष भारसिंहका लागि प्रख्यात भए जस्तै कैलाली डल्फिनका लागि प्रख्यात रहेकाले संरक्षित क्षेत्र बनाएर संरक्षणका गतिविधि गर्न आवश्यक रहेको स्थानीयहरूको जोड छ यस्तै डल्फिन देखिने कैलालीको मोहना नदीमा विश्वमै अत्यन्त दुर्लभ अवस्थामा रहेको घडियाल गोहेको पनि बसोबास रहेको पाइएको छ बझाङको ब्यासी गाविसमा रहेको कालाढुङ्गा दरबारको नामले चिनिने तत्कालीन बझाङ्गी राजा जय पृथ्वी बहादुर सिंहको दरबार स्थानीयवासी तथा सरकार भएकाहरूले सुधारमा चासो राखेका छैनन् विक्रमसम्म दुई हजार त्रिसठीदेखि दरबारको रेखदेख गर्दै आउनुभएका इन्द्रबहादुर डीसीका अनुसार दरबार संरक्षणमा कुनै पनि निकाय तथा व्यक्तिबाट चासो नराखिएको बताइएको छ प्रचार प्रसार र रेखदेखको अभावले जिल्लामा रहेका अन्य विभिन्न पर्यटकीय स्थल पनि जीर्ण बन्दै गएको स्थानीयवासीको भनाइरहेको छ जिल्लामा पर्यटकीय विकासका लागि आउने बजेटको सदुपयोग गर्न समेत ब्यासी गाविसका स्थानीयवासीले माग गरेका छन् त्यस्तै बजाङ सदरमुकाम चैनपुरको भोरपुर स्थित ऐतिहासिक दरबार संरक्षण अभावमा जीर्ण भएको छ तत्कालीन बजाङी राजा देवी जंग बहादुर सिंहले उन्नाइस सय नब्बे सालमा यो दरबार बनाउन लगाएका थिए सिंहले भारतको कलकत्ताबाट मिस्त्री ल्याएर बनाउन लागि ऐतिहासिक एवं पुरातात्विक महत्व राख्ने दरबार भए पनि कसैले पनि यसको उचित संरक्षण मर्मत सम्भारमा ध्यान नदिँदा दरबार जीर्ण बन्दै गएको छ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट आज सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित दुईवटा घटनाहरू भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ डडेलधुराको जोगबुडाबाट सदरमुकामको बाग बजारतिर आउँदै गरेको उग्रता यातायातको नाचार ख त्रिपन्न चालिस नम्बरको बसबाट खस्दा एकजना घाइते भएका छन् डडेलधुराको स्याउले बजार नजिकै बसबाट ओर्लिने क्रममा आलिताल गाविस छ कि अठार वर्षीय जानकी साउन्द घाइते भएकी स्याउलेका ट्राफिक प्रहरी सहायक निरीक्षक शंकरनाथले जानकारी दिनुभयो भएको छ उनको टाउकोमा चोट लागेको छ सामान्य हिराईमा गम्भीर चोट नदेखिए पनि टाउकोमा चोट लागेका कारण उनलाई उपक्षेत्रीय अस्पताल डडेलद्वारा सिटी स्क्यानको लागि कैलालीको अत्तरिया स्थित सेवा नर्सिङ होममा रेफर गरेको ट्राफिक प्रहरी अत्तरियाले जनाएको छ उक्त घटना दिउँसो एक बजेतिर भएको हो यस्तै बाजुरामा एउटा बसले एक किशोरलाई ठक्कर दिएको छ जिल्लाकै बाह्रबीस गाविसको मालिका बजार नजिकै बसले ठक्कर दिएर सोही ठाउँका वर्ष बाह्रका पारस बुढा घाइते भएका छन् उनको टाउको ढाड र आँखामा चोट लागेको बताइएको छ उनको बैलपाट अस्पताल अछाममा सामान्य उपचारपछि धनगढ़ी रेफर गरिएको छ अब आज रातिको मौसमी पूर्वानुमान आज राति देशभर मौसमी बदली हुनेछ यसका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 बालबालिकाको अवस्था अझै अज्ञात र तत्कालीन बझाङ्गी राजा सिंहको दरबार संरक्षण अभावमा जीर्ण बन्दै कैलालीको दक्षिणी क्षेत्रलाई डल्फिन संरक्षण क्षेत्र घोषणा गर्न माग समाचार श्रवण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी प्रकाशलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू radio Unity dot com dot एनपीबाट पढ्न र सहायक बेला समाचार बुलेटिनहरू तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यसपछि राष्ट्रिय खबरका लागि साँझ साढे सात बजे साझा खबर सुन्न सक्नुहुनेछ अवस्था समाचार बुलेटिनबाट हामी द्वय विदा हुन्छौँ नमस्कार